एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तुता कल्पना भट्टराई नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको विषय हो संविधान सभाभित्र उठ्ने विषय र तिनका समाधान हामीसँग हुनुहुन्छ संविधानका जानकार डाक्टर विपिन अधिकारी आज हामी तपाईँको प्रश्न वा विचार लिन सक्दैनौ यसका लागि क्षमा माग्छौं दुई हजार सडसठी साल जेठ चौधसम्ममा नयाँ संविधान जारी गरिसक्ने प्रतिबद्धता राजनीतिक दलहरूले पूरा गर्न सकेनन् त्यसका लागि संविधान सभाको म्याद अर्को एक वर्ष थपिएको छ थपिएको म्यादको पाँच महिना पनि बितिसक्यो तर कस्तो खालको संहिता हुने राष्ट्र प्रमुखको हुने कस्तो खालको निर्वाचन प्रणाली हुने आदि धेरै विषयहरू अझै टुङ्गो लाग्न बाँकी छन् लामो समयदेखि चलिरहेको राजनीतिक गतिरोधले संविधान सभाका काम कारवाहीलाई पनि अप्ठ्यारोमा पारेको छ सधैँ राजनीतिक खिचौलोमा अल्झिरहने दलहरूले यी विषयहरू कसरी सुल्झाउलन् त कसरी निकास निस्कला नयाँ संविधान निर्माणका मूल मुद्दाहरूमा यिनै प्रश्नको सेरोफेरोमा रहेर आज हामी छलफल गर्दैछौ आज हामी तपाईँको प्रश्न वा विचार लिन सक्दैनौ यसका लागि क्षमा माग्छौ कार्यक्रमको अरू थप भाग सुनौ राजन पराजुलीबाट पहिला सुरुमा संविधानको आवश्यकताबाट नै हाम्रो छलफल सुरु गरौं म अझै सम्झिन्छु दुई हजार सडचालिस सालको संविधानलाई दक्षिण एसियाकै राम्रो संविधान भनेर पनि विश्लेषणहरू हुने गर्थे चर्चाहरू हुने गर्थे आज दक्षिण एसियाका अरू देशका संविधान परिवर्तन भएका छैनन् हाम्रो देश नयाँ संविधान खोज्दैछ हाम्रो देशको लागि नयाँ संविधानको आवश्यकता किन पर्यो वास्तवमा यसको सबैभन्दा विभिन्न कारणहरू छन् तर सबैभन्दा ठूलो कारण के हो भने अहिले देशमा जुन अन्तरिम संविधान छ त्यो चाहिँ एउटा काम चलाउ संविधान मात्र हो र यो तत्कालका लागि अहिलेको आवश्यकता पूरा गर्नका लागि मात्र बनाइएको हो यो उद्देश्यले कि अब धेरै चाँडै नै हामी संविधान सभा मार्फत एउटा नयाँ संविधान बनाउनेछौं र त्यो संविधानले देशका समस्त आवश्यकताहरूलाई पूरा गर्नेछ भन्ने त नयाँ संविधानले देशमा प्रजातन्त्र शान्ति र विकासका लागि जबसम्म संवैधानिक आधार तयार गरिसक्दैन तबसम्मको अवस्थाका लागि यो अन्तरिम संविधान बनाइएको हो यो आधार तयार गर्दाखेरि मुलुकलाई जस्तो भनौँ समावेशी राज्यमा परिवर्तन गर्नुपर्ने अनि त्यसको लागि राज्यको पुनर्संरचना गर्नुपर्ने अनि त्यसै गरी कि देशभित्र भइरहेको जुन चाहिँ वर्गीय जातीय क्षेत्रीय या भनौँ लैंगिक जुन विभेदहरू छन् ती समस्याहरूलाई चाहिँ समाधान गर्ने टाइपका व्यवस्थाहरू गर्नुपर्ने यी सबै कुराहरूलाई गर्नका लागि नेपाली जनताले संविधान आफैले आफ्नो हातले बनाउनु जरूरी मानियो र त्यही जरुरी मान्ने क्रममा हामी चाहिँ नयाँ संविधान निर्माण गर्ने काममा लागेका छौँ तपाईँले भन्नुभयो कि संविधान सडचालिस सालको संविधान पनि एकदमै उत्कृष्ट संविधान मानिन्थ्यो त्यो कुरो हो तर त्यो उत्कृष्ट मानिँदा मानिँदै पनि केही विषयहरूलाई त्यसले हल गर्न सकेन भन्ने आम नेपाली जनता खास गरी राजनैतिक दलहरूको सोचाइ का कारणले पनि यो संविधानलाई एउटा विदा गरेर एउटा नयाँ प्रक्रिया र यस्तो प्रक्रिया जुन सार्वभौम होस् हरेक जनताले त्यसमा भाग लिन पाओस् जनसहभागिताका आधारमा संविधान बनोस् भन्ने सबै कारणले गर्दाखेरि नयाँ संविधानको निर्माणतर्फ लागेको हो देश देशलाई नयाँ संविधान आवश्यक भएको कारण त्यो हो भनेपछि हामीले पाँचवटा संविधान अनुभव गर्यौं संविधानमा कुरोहरू के आए भन्दा पनि संविधान बनाउने प्रक्रियामा सबै नेपालीको सहभागिता नरहनु मूल समस्या बन्यो खास प्रक्रिया भन्ने कुरा असाध्यै महत्वपूर्ण कुरा हो यसले आम जनतालाई सार्वभौम बनाउँछ त्यो भनेको के हो भने कि संविधान जस्तो देशको मूल कानून निर्माण गर्दाखेरि हरेक नागरिकले हरेक व्यक्तिले त्यसमा सहभागी हुने अवसर पाउनुपर्छ भन्ने एउटा मान्यता छ त त्यो मान्यता पहिलेका संविधानहरू निर्माण गर्दा पूरा भएका थिएनन् दोस्रो चाहिँ त्यसको विषयवस्तुको कुरो पनि हो कि विषयवस्तु पनि अहिलेसम्म कसैले जनप्रतिनिधिहरूले कि आम जनताका लागि छनौट गरेका हुन् आम जनता आफैले कस्तो संविधान चाहन्छन् भन्ने बारेमा देशमा व्यापक छलफल भएको थिएन त्यो कारणले पनि संविधान सभा मार्फत नयाँ संविधान निर्माण गर्ने विभिन्न राजनैतिक दलहरूद्वारा निर्णय गरिएको हो जनताले चुनेका व्यक्तिहरूले संविधान लेख्ने र त्यो संविधान लेखन प्रक्रियामा जनतालाई पनि सहभागी गराउने जुन हामी मोडेल अप्नाउँदैछौँ यो हाम्रो लागि बिल्कुल नौले मोडेल हो कि विश्वमा यो प्रक्रियाबाट संविधान बनेका उदाहरणहरू कति छन् छन् धेरै छ वास्तवमा भन्ने हो भने कि संविधान सभा जुन रूपमा हामी प्रयोग गर्दैछौँ त्यो चाहिँ असाध्यै आधुनिक सिद्धान्तहरूमा आधारित छ तर संवैधानिक सम्मेलन या संविधान सभाका रूपमा चाहिँ एउटा सभाले नयाँ संविधान लेखन कार्य गर्ने त्यो प्रक्रिया भने धेरै पहिलेदेखि संसारमा चलेको छ अब जस्तो भनौँ अमेरिकीहरूले जुन सत्र सय सतासीमा चाहिँ संविधान सभा कायम गरे सम्भवतः सबैभन्दा शक्तिशाली अहिले हामी हामीले उदाहरणको रूपमा लिन सक्ने सफल संविधान सभा त्यसलाई मानिन्छ त्यस उपरान्त विभिन्न प्रयोगहरू मलाई लाग्छ तीन दर्जन भन्दा बढ़ी मुलुकहरूमा संविधान सभाको प्रक्रियालाई अप्नाइसकियो अहिलेसम्म तर अब सफल हुने देशहरूमा जस्तो हामीले देख्दछौँ अमेरिका एउटा भयो त्यस्तै चाहे जर्मनीको एउटा संविधान पनि धेरै कालसम्म सफल भयो संविधान सभाबाट बनाएको अहिलेको कुरा गर्ने हो भने दक्षिण अफ्रिकाको संविधान भारतको संविधान या पोहोरदेखि लागू भएको बोलिभियाको संविधान यो सबै संविधान सभाले चाहिँ निर्माण गरेको संविधान हो जनसहभागिताका आधारमा त पहिले पहिलेका संविधानहरू एक्सपर्टले बनाउँथे विशेषज्ञहरूले बनाउँथे लाग्दथ्यो त्यो पढे लेखेको मान्छेले यस्तो संविधान राम्रो भनिदिएपछि पुग्छ भन्ने मान्यता थियो तर अहिले विशेषज्ञलाई चाहिँ परामर्श लिइन्छ तर सार्वभौम जनताले संविधान बनाउँछन् त त्यो प्रक्रिया चाहिँ यो हाम्रो संविधान सभाले त्यही प्रक्रिया अप्नाउन खोजेको हो र अहिले धेरै देशहरूमा चाहिँ यस्तो प्रक्रियालाई अप्नाइँदैछ अब अहिले जुन संविधान बनाउने हामी प्रक्रियामा छौँ त्यो प्रक्रियालाई हेर्ने हो भने कसरी बन्दैछ एउटा र अहिले बनाएका प्रक्रियाले विगतमा बनाएको प्रक्रिया भन्दा के हिसाबले फरक छ हो विगतमा जहिले पनि संविधान निर्माण गर्दा देशको संविधान निर्माण गर्दा राजाले लोकसम्मतिका आधारमा संविधान निर्माण गर्दथे कि जनता के चाहन्छन् त्यो कुरोलाई विचार गरेर अनि राजाकै आफ्नो एउटा वस्तुगत होइन कि विषयगत आधारमा निर्णय गरेर संविधान बनाउने प्रचलन थियो त्यस हुनाले त्यो ऐतिहासिक प्रचलन भन्दा यो चाहिँ अलि फरक बाटो अप्नाइँदैछ कि अहिले नयाँ संविधान बनाउन या जारी गर्नका लागि नेपालमा संविधान सभा को चुनाव गरिएको छ यसमा निर्वाचित मान्छेहरू पनि छन् जनप्रतिनिधिहरू यसमा मनोनित जनप्रतिनिधिहरू पनि छन् सबै मिलाएर छ सय एकजनाको यो सभा हो यसमा देशभरिका जात जाति धर्म क्षेत्र लिङ्ग सम्पूर्ण मुलुकको प्रतिनिधित्व छ त्यो प्रक्रियाद्वारा पहिले कहिले पनि संविधान या कुनै कानून देशमा बनाइएन त्यस्तै अब अहिलेको संविधान सभा भनेको सार्वभौम संविधान सभा हो यसले कसैको मुख हेरेर संविधान लेख्नु पर्दैन यसले आम जनताको सहमतिका आधारमा जस्तो सुकै संविधान पनि बनाउन सक्छ यो असाध्य सम्पूर्ण अधिकारहरू प्राप्त सभा हो यसलाई रोकटोक पनि छैन यसले चाहिँ जस्तो सुकै संविधान पनि बनाउन सक्ने भएको हुनाले कि विगतमा बनाइएका संविधानहरूभन्दा यो प्रक्रियाका कारणले मात्र होइन कि विषयवस्तुका कारणले पनि नितान्त नौलो हुनेछ यो प्रक्रिया फरक नै मान्नुपर्छ सहभागिता मूल प्रश्न बनेर आए यसभन्दा अगाडि जारी भएका संविधान पनि सात सालदेखि उन्नाइसदेखि सडचालिससम्म यसपालिको संविधान बनाउने प्रक्रियामा कुनै सोलो खुम्बुदेखि लिएर गएर जुम्ला बसिरहेको मान्छेले यो संविधान लेख्ने ठाउँमा म पनि छु भन्ने कुरा अनुभव गर्न सक्छ त अहिले अब यदि तुलनात्मक रूपमा भन्ने हो भने विगतमा भन्दा अहिले त्यो सहभागिता प्रक्रियाका हिसाबले पनि र पहुँचको हिसाबले पनि पहिले भन्दा धेरै राम्रो छ अब सबै कुरा अहिले पनि पुगेको छैन होला तर अब जुन रूपमा चाहिँ आम एउटा जनप्रतिनिधिहरूको चयन भयो जसरी चाहिँ निर्वाचनका अलग अलग प्रक्रियाहरू अपनाइए र जसरी आम नेपाली जनताले चाहिँ यसमा भाग लिन पाएका छन् त्यो पहिलेको हिसाबले हामीले धेरै प्रगतिशील मान्नुपर्छ अब बनावटको हिसाबले कुरा गर्ने हो भने छ सय एकजना सभासद त छन् तर जुन तरिकाले संविधान सभा बनेको छ र जुन संवैधानिक शक्ति त्यसले बोक्छ त्यसलाई कसरी विश्लेषण गर्नुहुन्छ एउटा त संविधान सभाको निर्वाचन नै नयाँ संविधान लेखनका लागि हो जनतालाई सार्वभौम बनाउने प्रक्रिया जनता आफैले चयन गरून् भनेर यो चाहिँ संविधान सभाको निर्वाचन गरिएको हो त्यस हुनाले यो पहिलेको प्रचलनभन्दा एक सदनात्मक सभाको रूपमा यसलाई कायम गरिएको छ यसभित्र अब पहिलेको संसदमा भए जस्तो राष्ट्रिय सभा प्रतिनिधि सभा भनेर अलग अलग सभा कायम गरिएको छैन र यो संविधान सभा यति शक्तिशाली छ कि संविधान बनाउने मात्र होइन देशको संसदको काम पनि यसैले गर्दछ सरकार निर्माण गर्ने त्यसलाई नियन्त्रण गर्ने काम पनि यसैले गर्दछ र संविधान सभाको अधिकार जे जति हो त्यसलाई अन्तरिम संविधानमा स्पष्ट गरिदिएको छ त्यसले गर्दाखेरि यसले संविधान कसरी तयार गर्ने भन्ने कुरामा आधारभूत नियमहरू संविधानमै छन् अनि त्यही संविधान सभाले आफ्नो अधिकार प्रयोग गरेर एउटा नियमावली पनि बनाएको छ जुन नियमावलीले संविधान सभाभित्र एघारवटा विषयगत समितिहरू को व्यवस्था गरेको छ त्यो विषयगत समिति भनेको के भने कि संविधान निर्माण गर्न संविधानभित्रको विषयवस्तु विभिन्न प्रकारका हुन्छन् र अलग अलग विषयवस्तु अलग अलग समितिलाई दिएर त्यसमाथि व्यापक छलफल र बहस चलाएर त्यस मार्फत चाहिँ संविधानको मस्यौदा उनीहरूले आफ्नो खण्डमा प्रस्तुत गर्ने भएको हुनाले विषयगत समितिको व्यवस्था गरिएको हो र त्यसै गरी त्यो विषयगत समिति बाहेक प्रक्रियागत समितिहरू पनि छन् संविधान सभामा जसले गरिएका कामलाई जनतामा लैजान्छ जनतामा भएको जुन चाहिँ जनताबाट आएका सुझावहरू हुन्छन् ती सुझावहरू जनतासँग परामर्श गरेर आएका विषयहरू फेरि त्यसलाई चाहिँ संविधान सभामा फिर्ता ल्याउँछ त्यसको आधारमा गरेका कामहरूको पुनर्मूल्याङ्कन हुन्छ त यो सबै बनावटको चाहिँ संयन्त्रहरू संविधान सभामा छ त्यस हुनाले एउटा त अधिकार पनि असीमित भएको हुनाले यसले आफूले चाहे अनुसार गर्न सक्ने क्षमता पनि दिएको हुनाले यो निश्चित रूपमा बनावट र संवैधानिक शक्तिको हिसाबले बलियो संविधान सभा नै भन्नुपर्छ प्रक्रियाका हिसाबले सहभागिताका हिसाबले बिल्कुल राम्रो मोडल मानिए पनि पछिल्लो समयमा धेरै गुनासाहरू छन् संविधान सभाले आफ्नो कार्यक्षमता त्यो अचन प्रस्तुत गर्न सकेन भन्ने यदि उपलब्धिका आधारमा मूल्याङ्कन गर्ने हो भने तपाईँतिर एउटा विश्लेषक पनि हुनुहुन्छ तपाईँले नजिकबाट नियाली पनि रहनु भएको छ संविधान सभाले अहिलेसम्म दिएको उपलब्धिलाई कसरी मूल्याङ्कन गर्ने यो उपलब्धिको बारेमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ तर अब दुई हजार पैसठी साल जेठ चौधदेखि अब लगातार संविधान सभा संविधान निर्माणको कार्यमा संलग्न छ त यसको केही काम कारवाहीहरू राजनैतिक प्रकृतिको जस्तो सरकार बनाउने त्यसको नियन्त्रण गर्ने समेत भएको हुनाले त समयको प्रेसर दबाव चाहिँ यो संविधान सभालाई छ तथापि अब संविधान सभाले अहिलेसम्मको हिसाब गर्ने हो भने यसभित्र रहेका एघारवटा विषयगत समितिहरू जुन मैले अघि भने उनीहरूले आफआफ्नो क्षेत्रमा काम गरेर जनताको समेत चाहिँ माझमा गएर एउटा अवधारणा पत्र तथा संविधानको आफआफ्नो क्षेत्र बमोजिमको संविधानको चाहिँ प्रारम्भिक मस्यौदाहरू तयार गरेर संविधान सभाको पूर्ण बैठकलाई जिम्मा लगाइसकेका छन् त्यो एउटा उपलब्धिको रूपमा त्यसलाई भन्न सकिन्छ त्यस्तै मस्यौदाहरू पनि कुनै बहुमतबाट पारित भएका छन् भने कुनै चाहिँ अल्पमतबाट पारित भएका छन् त्यही पनि धेरैजसो राजनैतिक दलहरूबीच जे जस्ता किसिमका विवाद भए ती सबै चाहिँ अब मेचमाथि आएका छन् र संविधान निर्माण गर्ने कुराका विकल्पहरू कुन विषयमा कस्तो गर्नुपर्छ भन्ने बारेमा मूल सिद्धान्त के हो वैकल्पिक विषयहरू के के आए ती पनि सबै टेबलमा आइसकेका छन् र संवैधानिक राजनैतिक समस्याहरूका बारेमा अब दुविधा छैन त अगाडिको प्रक्रियाहरू चाहिँ यही जुन अहिलेसम्मको चाहिँ प्राप्ति छ त्यसका आधारमा नयाँ प्रक्रियाहरू अब पूरा गर्दै जानुपर्ने हुन्छ अहिले हामीले लगभग संविधान निर्माण प्रक्रियामा दुई वर्षभन्दा बढी समय खर्च्यौँ अहिले तपाईँले भनिरहेको उपलब्धि दुई वर्षका हिसाबले थोरै हो धेरै हो कि हामीले गर्न त्यति मात्र यसो राजनैतिक समस्याहरू धेरै नभएको भए निश्चित रूपमा दुई वर्षमा संविधान बडो राम्रोसँग आइसक्नु पर्थ्यो तर हाम्रो देशको अहिले के छ भने हरेक कुरा चाहिँ खुला गरिएको छ खुला गरिएको भन्नाले समस्याहरू जे जति छन् तिनीहरूलाई निर्वाध रूपमा अगाडि ल्याइएको छ छलफल भइरहेको छ त एउटा प्रक्रियामा देश गइरहेको हुँदा अब त्यो प्रक्रिया राजनैतिक प्रवृत्ति त्यसमा चाहिँ प्रवृत्तिहरू धेरै भएका कारणले गर्दा त्यसमा ढिलाइ देखिएको छ तर ढिलाइ देखिए पनि यदि यो संशोधित जुन चाहिँ तीन वर्षको संविधान सभाको अवधि छ त्यसभित्र संविधान आयो भने त्यसले फाइदै गरेको मान्नुपर्छ किनभने सबै समस्याहरूको बारेमा पूर्ण रूपमा छलफल गरेर यदि संविधान लेखिन्छ भने त्यो त धेरै राम्रो कुरा हो अब समस्या चाहिँ छलफल भयो तर लेखिएन भने चाहिँ त्यो एउटा असफल भनेर भन्नुपर्ने ठाउँ होला तर अहिलेको प्रक्रियालाई यदि सफल बनाउन खोजियो भने सफल हुने आधारहरू पनि छन् संविधानको मागलाई नै हेर्ने हो भने नेपालमा गरिब र धनी त्यसपछि आएर पहुँच भएका वर्ग जाति क्षेत्र र भौगोलिक रूपमा पिछडिएका समुदायबीचको जुन खाडल देखियो त्यसकै आधारमा नयाँ संविधानको माग तर्क रूपमा उठ्यो त्यो हिसाबले भन्ने हो भने संविधानले चाहिँ अल्पसंख्यक र पिछडिएका वर्गको समस्याहरूलाई कसरी सम्बोधन गर्दैछ त वास्तवमा भन्ने हो भने कि नयाँ संविधान बनाउनु पर्ने विभिन्न कारणहरूमध्ये एउटा मूल कारण यो पनि थियो कि भइरहेको जुन संविधान थियो त्यसले अल्पसंख्यक र पिछडिएका वर्गहरू आदिवासी जनजातिहरूका लागि विशेष व्यवस्था गर्न सकेन भन्ने एउटा ठूलो समूहको सोचाइ थियो र त्यही कारणले गर्दा नयाँ संविधानको व्यवस्था गर्न लागि हो र यस सम्बन्धमा भन्दा हामीले के देख्छौं भने कि जस्तो राज्यको पुनर्संरचना गर्ने भनियो राज्य पुनर्संरचनाका सबै व्यवस्थाहरू यो अहिले प्रस्तावित चाहिँ विषयगत समितिको प्रतिवेदनहरूमा उल्लेख गरिएका छन् जस्तै संघीय राज्य कस्तो हुने प्रदेशहरू कतिवटा हुने कस्तो हुने त्यस अन्तर्गतका विशेष संरचनाहरूमा जनताले कसरी सहभागिता गर्न पाउनेछन् यी सबै व्यवस्थाले के हुन्छ भने आदिवासी जनजाति अल्पसंख्यक तथा पछाडि परेका वर्गहरूलाई शासनमा प्रत्यक्ष रूपमा सहभागिता गराइदिन्छ त त्यो एउटा ठूलो कुरा हो किनभने सहभागिता हुनासाथ चाहिँ एउटा सामाजिक न्यायका लागि एउटा ठूलो शर्त पूरा हुन्छ कि आफ्नो बारेमा निर्णय गर्ने उनीहरूले अधिकार पाउँछन् त एउटा यो कुरो भयो त्यस्तै अर्को राज्यको हरेक अङ्गहरूमा अब समावेशीकरण गर्ने भन्ने एउटा चाहिँ गोस्वारा सिद्धान्त कायम गरिएको छ त्यो भनेको के हो भने राज्यको चाहे त्यो हुलाक होस् चाहे त्यो देशको चाहिँ मन्त्रीमण्डल हरेक क्षेत्रमा चाहिँ आम जनताको हरेक वर्ग हरेक जाति र हरेक क्षेत्रका मान्छेहरूको अब समावेशिता राज्यले सुनिश्चित गर्नुपर्छ त्यो एउटा नयाँ व्यवस्था हो त्यस्तै अब समानता तथा सकारात्मक विभेदका कुराहरू पनि नयाँ संविधानमा चाहिँ अब सुनिश्चित गरिनेछन् र मौलिक अधिकारका कुराहरू गर्दाखेरि समानतालाई अब पहिले भन्दा अझ बलियो बनाइएको छ भने पछाडि परेका वर्ग समूह र जात जातिका लागि दलितहरूका लागि अब सकारात्मक विभेदका व्यवस्थाहरू गरिएको छ सरकारले उनीहरूका लागि चाहिँ विभेद गरेर भए पनि समानता ल्याउने प्रयास गर्न पाउनेछ अब त्यो अधिकार सरकारको ग्यारेन्टी गरिएको छ त्यस्तै जसको चाहिँ भाषा संस्कृति धर्मले चाहिँ संरक्षण पाएको थिएन विगतमा अब तिनीहरूको भाषिक सांस्कृतिक धार्मिक अझ सामुदायिक र लैंगिक अधिकारहरूलाई अब चाहिँ संविधानमा प्रष्ट रूपमा उल्लेख गरिएका छन् त्यो एउटा यस्तो व्यवस्था हो जसले चाहिँ अल्पसंख्यक र पिछडिएका वर्गलाई धेरै माथि ल्याउनेछ अब उनीहरूले हामी सत्तामा नभएका कारणले गर्दा हाम्रो भाषा पछाडि पर्यो भन्ने अवस्था आउने छैन कि हरेक प्रदेशले आफ्नो भाषा कायम गर्न पाउनेछ हरेक चाहिँ विशेष संरचना जुन छ गाउँ शहरले आफ्ना बारेमा आफ्नो निर्णय गर्न पाउनेछन् त्यस्तै कि अब जनजाति दलित मधेसी मुस्लिम समुदायहरूको संरक्षणका लागि संविधानमा चाहिँ प्रावधानहरू छन् आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार उल्लेख गरिएका छन् यो सबै कुराले के देखिन्छ भने अब यी विषयहरूमा पुरानो मान्यताभन्दा देश धेरै अगाडि बढ्नेछ तपाईँले भन्नुभयो जस्तो सकारात्मक विभेद त्यसपछि समावेशिताको सिद्धान्त त्यसअनुसारका नियम कानूनहरूको व्यवस्था गरेर अल्पसंख्यक पछाडि पारेका समुदायहरूलाई चाहिँ मुख्य ठाउँमा त्यो ठाउँमा स्थापित गर्नका लागि सरकारले प्रयास गर्ने हिसाबको संविधान बन्दैछ भनेर तर बेला बेलामा यो कुरा पनि उठ्छ त्यसले कतै प्रतिस्पर्धालाई मार्ने त होइन हिजो ठुलो ठाउँमा बसेका अथवा हिजो कथित रूपमा ठुला समुदाय र ठुलो ठाउँ पहुँच ओगटेर बसेका मान्छेहरू अब कुनै वर्षको कुनै पछाडि तल्लो ठाउँमा उनीहरू पो अल्पसंख्यक हुने हुन् कि भन्ने विषय पनि बेलामा उठेको छ यो प्रतिस्पर्धाको सिद्धान्तलाई पनि त्यही हिसाबले चाहिँ अब अवलम्बन गरेको छ कि छैन छ एउटा कुरा त के हो भने कि प्रतिस्पर्धा या भनौ कि समानता र विभेदविहीनता भनेको यो संविधान नयाँ संविधान नयाँ जुन मसौदा छ त्यसको पनि एउटा केन्द्रीय सिद्धान्त भनेको त्यही नै हो सकारात्मक विभेद भनेको यो त चाहिँ भइरहेको विभेदलाई हटाउने एउटा उपाय हो यो सधैँका लागि यो व्यवस्था हुँदैन यो व्यवस्था त्यो अवस्थासम्म चाहिँ त्यो समयसम्म यसलाई कायम गरिनेछ जुन समयसम्म चाहिँ ती चाहिँ पिछडिएको या भनौँ अल्पसंख्यक र आदिवासी जनजातिले आफूलाई चाहिँ साँच्चीकै मुक्त गर्ने अवसर जबसम्म पाउँदैनन् तबसम्मका लागि हो तर त्यति भए तापनि प्रतिस्पर्धाका लागि विभेदविहीनता र समानताका लागि पर्याप्त व्यवस्था छ र यो चाहिँ कि मूल प्रवाहमा ल्याउनका लागि गरिएको व्यवस्था चाहिँ जुन केन्द्रीय मान्यता छ त्यसलाई चाहिँ अलग गरेर त्यो व्यवस्था गरिएको होइन त्यस हुनाले अब जस्तो भनौँ आज दलितहरू साँच्चीकै दलित छन् तर अब यो राज्यले विभिन्न संरक्षण दिँदाखेरि सकारात्मक विभेदको प्रयास या भनौँ संघीयता या राज्यको पुनर्संरचनाको माध्यमबाट उनीहरूको अवस्था चाहिँ अन्य चाहिँ जात जातिहरू सर बराबरीमा पुग्यो या त्योभन्दा अझ राम्रो भयो भने त्यो व्यवस्थालाई ड्रप गर्न सकिन्छ संविधानबाट हटाउन सकिन्छ र अनि त्यसपछि ती वर्गहरू जो चाहिँ अहिले पनि पछाडि छन् उनीहरूलाई त्यो चाहिँ अवसरहरू दिन सकिन्छ भनेपछि त्यसले त्यो एउटा निरन्तर प्रक्रिया हो र त्यो प्रक्रियालाई यो संविधानले पर्याप्त चाहिँ ठाउँ दिएको छ तपाईँले संविधान सभाको र संविधान सभामा संविधान निर्माण प्रक्रियामा भइरहेका यति धेरै सकारात्मक विषयका कुरा गर्दा गर्दै विवादास्पद कुराहरू सञ्चार माध्यममा धेरै आइरहेछन् धेरै विवादहरू छन् भन्ने कुरा प्रचार प्रसार भइरहेछ यो हिसाबले हेर्दाखेरि किन यति धेरै विवादहरूको कुराहरू चाहिँ संविधान सभाभित्र देखिन्छ यो सुल्झाउन नसकेर हो कि हो यो विवादहरू धेरै छन् र त्यो विवादहरू भएको कारण के हो भने कि अहिले चाहिँ संविधान सभा भनेको पहिले जस्तो एउटा अभिजात्य वर्गको संविधान सभा मात्र होइन अहिले संविधान सभामा पिछडिएका वर्गहरू पनि छन् अल्पसंख्यकहरू पनि छन् विभिन्न जात जाति दलित आदिवासी सबैको चाहिँ त्यसमा छ र हरेकले प्रजातन्त्र प्राप्तिका लागि आफआफ्नो चाहिँ तरिकालाई अगाडि सारेको हुनाले र कुनै पनि तरिकाले चाहिँ मूलभूत रूपमा स्थापित जुन मान्यताहरू छन् ती मान्यताहरूसम्म पुग्नका लागि आफूलाई चाहिँ त्यो भन्छ नि पालिस गर्ने त्यति पालिस गर्न नसकेको कारणले यस्तो भएको तर एउटा कुरा के हो भने त्यो प्रक्रिया पनि संविधान निर्माणको एउटा महत्वपूर्ण प्रक्रिया हो जस्तो भनौँ शासकीय स्वरूपको निर्धारण को बारेमा एउटा स्पष्ट मत आउन सकेन अघि हामीले कुरा गर्यौं होइन त्यस्तै राष्ट्रपतीय सरकारको व्यवस्था गरिएको छ त्यसैमा तर त्यसको अवधारणा प्रष्ट छैन त्यसमा प्रतिपक्षको व्यवस्था छैन भनेर कतिले चाहिँ विरोध गरिरहेछन् अब संघीयताको र राज्य पुनर्संरचनाको व्यवस्था गरिएको छ तर त्यसमा जातीय संघीयताको कन्सेप्ट अवधारणा पनि थपिदिएको छ त्यसै गरी अब अग्राधिकारको कुरा गरिदिएको छ कि केही जात जाति केही चाहिँ जातिहरूलाई अन्य जातिहरूभन्दा बढ़ी अधिकार त त्यसको बारेमा पनि चाहिँ अहिले अब धेरै मान्छेले चिन्ता व्यक्त गरेका छन् अब संसदको नियन्त्रणमा न्यायपालिकालाई राख्ने जुन समस्याहरू हल गर्नका लागि एउटा प्रजातान्त्रिक बाटोहरू उपलब्ध छँदैछन् त्यसका लागि किन यस्तो बाटोहरूमा जाने भन्ने कुरा पनि छ तर समाधानका उपायहरू धेरै छन् र यो छलफल हुँदै जाँदा यी कुराहरूमा मान्छेको चाहिँ मुख मिल्न सक्ने सम्भावना पनि छ र अहिले चाहिँ हरेक विकल्पमा अध्ययन भइरहेको छ त्यस हुनाले यी विषयहरू अगाडि आएका छन् र विवाद हुनु र कायम रहनुको अर्थ के हो भने यसको चाहिँ समाधानका उपायहरू पनि छन् भन्ने हो सकारात्मक हुन सकिन्छ यी विवादास्पद मुद्दाहरू छन् चाहिँ कति यो धेरै छन् कि सुल्झाउनै नसकिने गरी भरिएका छन् कि यसको संख्या थोरै छ होइन धेरै छैन एकदमै थोरै छ वास्तवमा भन्ने हो भने कि अधिकांश विषयहरूमा त विवाद नै छैनन् केही मूलभूत विषयहरू छन् जसमा विवाद छ तर त्यो विषयहरू कस्तो हो भने कि ती विषयहरू मूलभूत भएका हुनाले विवाद भएको र धेरै कुरा मान्छेको आस्थाका कुराहरू हुन्छन् विश्वासको कुराहरू हुन्छन् संविधान त सबैले बुझ्दा पनि बुझ्दैन संविधानलाई त्यो रूपमा हेरिएको पनि हुँदैन हरेक मान्छेले आफ्नो सोचाइ त्यहाँ छ कि छैन भनेर हेर्दछ तर जस्तो भनौँ कि शासकीय स्वरूप होइन कस्तो किसिमको सरकार बनाउने होइन न्यायपालिका कस्तो हुने भन्ने विषयहरूमा विवाद हो जस्तै भनौँ कसरी चाहिँ संसद कसरी चलाउने भन्ने कुरामा विवाद छैन होइन मौलिक अधिकारहरू हेर्नुहोस् यति धेरै चाहिँ राखिएका छन् यसमा विवाद गरिएको छैन खालि यसको चाहिँ केही आर्थिक तथा सामाजिक अधिकारलाई कसरी चाहिँ अदालतबाट ती अधिकारहरू उल्लङ्घन भएको अवस्थामा त्यो अधिकारको सुनिश्चित गराउन सक्ने परिपाटी बनाउने भन्ने विषयमा विवाद हो तर अधिकारहरूको बारेमा विवाद छैन त्यस्तै भनौँ कि आयोगहरू विभिन्न प्रस्ताव गरिएका छन् आयोग हुनुपर्छ भन्ने कुरामा विवाद छैन तर त्यसको संख्या कतिमा निर्धारित गर्ने भन्ने कुरो चाहिँ विवाद हो त्यस्तो चाहिँ छ अहिले विवादास्पद मुद्दाहरूको विषयमा उठ्दाखेरि समाधानका केही उपायहरू देख्नु भएको छ जस्तो तपाईँ विश्लेषक तपाईँ आफैले पनि कानूनलाई राम्रोसँग अध्ययन गर्नुभएको छ कानून निर्माण प्रक्रियामा विश्वमा भएका उदाहरणहरू देख्नु भएको छ यी विवादहरू सुल्झाउन सकिने उपायहरू तपाईँले सुझाउनु पर्यो भने होइन समाधानका उपायहरू धेरै छन् जस्तो हरेक जातिलाई समान अधिकारको यदि प्रत्याभूति गरिन्छ भने सम्भवत जातीयतामा आधारित संघीयताको जरुरत नहोला त्यस्तै कि समाधानको उपाय खोज्दा हरेक मान्छेले यो देशको मूल लक्ष्य भनेको प्रजातन्त्र हो विकास हो भन्नेतर्फ यदि सोचिदियो भने त्यसैले चाहिँ त्यो विषय प्राप्तिका लागि संसारमा कतिपय नमूनाहरू छन् ती मध्ये कुनै पनि हाम्रो देशलाई सुहाउने नमूना हामीले ग्रहण गर्न सक्छौ तर त्यसको लागि के हो भने आफ्नो आफ्नो एउटा संकुचित जुन सोचाइहरू छन् त्यसलाई छोड्नु पर्यो र त्यो बाटो अपनाउनु पर्यो जुन बाटोमा अधिकांश सभ्य मुलुकहरू हिँडेका छन् र त्यो बाटोमा हिँड्यो भने गन्तव्यमा पुगिन्छ नै बेला बेला राजनीतिक दलका नेताहरूले के भन्ने गरेका छन् भने एउटा उच्च स्तरीय संयन्त्रको आवश्यकता छ जसले यो सुल्झाउन सकिन्छ भन्ने कुराहरू उठिरहेछ विश्लेषकहरूले पनि त्यसको आवश्यकताका कुराहरू गरिरहेछन् यो उच्च स्तरीय संरचना भनेको के हो यसको प्रावधान छ यो व्यवस्थामा वास्तवमा समय जुन हामीसँग अहिले भएको अन्तरिम संविधान छ त्यसले उच्च स्तरीय संयन्त्रको चाहिँ व्यवस्था गरिदिएन एउटा त्यो अन्तरिम संविधान बनाउने हतारमा यो कुरालाई त्यति महत्वका साथ हेरिएन र त्यो नभएको कारणले गर्दा कतिपय विवादहरू चाहिँ समाधानका लागि एउटा दलगत स्तरमा त्यो सम्भव हुँदैन रहेछ त्यसलाई चाहिँ यदि उच्च स्तरीय संयन्त्र यस्तो संयन्त्र जसमा चाहिँ हरेक चाहिँ शक्तिशाली पार्टीहरू राजनैतिक दलहरूको चाहिँ प्रतिनिधित्व छ जसमा चाहिँ जसले साँच्चीकै निर्णय गर्यो भने त्यसको विरोध आम जनतामा नहुने खालको जुन व्यक्तिहरू र त्यो क्षमताका चाहिँ नेता नेताहरू बसेर निर्णय गर्ने परम्परा चाहिँ संविधानमा संस्थागत गरिएको भए संविधान निर्माण प्रक्रियामा त्यसले धेरै कुरालाई सजिलो बनाउँथ्यो अब ठूला तथा प्रभावशाली नेताहरूले कतिपय नीतिगत विषयमा पार्टीभित्र छलफल गरी त्यस्तो संयन्त्रभित्र राष्ट्रिय रूपमा निर्णय गर्न सक्ने थिए र सर्वसम्मतिकै सरकार बने पनि त्यस्तो संयन्त्रको जरूरत हुन्छ विभिन्न पार्टीहरू यसको बारेमा मलाई लाग्छ कुरा भइरहेको छ यो व्यवस्था पनि होला राजनीतिक दलहरू विभिन्न विषयमा आफ्नो आफ्नो पार्टीको अडान बोल्दै हिँडिरहेका छन् संविधान सभामा पनि ती विषयहरू नसुल्झिएको यो अवस्थामा ठूलो जनसमुदाय सड़कमा छ घरमा छ यी नागरिक समुदायले यी कुराहरू सुल्झाउन केही भूमिका खेल्न सक्दैन एउटा त आम नागरिकको भूमिकाको कुरा भयो अर्को चाहिँ नागरिक समाज भनौँ न कि नागरिकहरूलाई प्रतिनिधित्व गर्ने चाहिँ जुन सामाजिक संस्थाहरू हुन्छन् उनीहरूको भूमिकाको कुरो हो र आम नागरिकले सबैभन्दा ठूलो लगानी कसरी गर्न सक्छ भने यो प्रक्रियामा कि समानता र विभेदविहीनतालाई हरेक नागरिकले चाहिँ महत्व दिनुपर्छ कि संविधानले निकाल्ने समाधान यस्तो होस् जसले हरेक नागरिकलाई हरेक जनतालाई समानता र विभेदविहीनताको चाहिँ सुनिश्चित गर्न सकोस् र शासनमा सहभागिता का लागि चाहिँ पर्याप्त बाटोहरू खोलिदियोस् र यस्तो बाटोहरू हुनासाथ आम नागरिकका सोचाइहरू त्यसले संविधानमा स्वत ठाउँ पाउँछन् र अहिले संविधान निर्माणको प्रक्रियामा चाहिँ प्रजातन्त्रलाई नै समस्या समाधानको चाहिँ निकास भनेको प्रजातन्त्र नै हो भन्ने कुरो एकदमै बलियो गरी आउन सकेको छैन त्यसै हुनाले कोही मान्छेहरू असाध्यै चाहिँ जातिगत रूपमा पनि सोचिरहेका छन् कसैले आफ्नो धर्मका आधारमा सोचिरहेको छ कसैले भाषाका आधारमा सोचिरहेको छ ती कुराहरू अनावश्यक चाहिँ होइनन् तिनीहरूको पनि एउटा भूमिका हुन्छ तर अन्तत आम नागरिकमा के पनि सोचाइ हुनु पर्यो भने कि यदि हाम्रो देशको जो मूल कानून यदि ले सबैलाई समान अवसर दियो र सबैका अधिकारहरू उत्तिकै रूपमा यदि निर्दिष्ट गर्न सक्यो भने त्यो देश स्वत चाहिँ एउटा सफलताको बाटोमा जानेछ र संविधान पनि राम्रो निर्माण गर्न सकिनेछ हामी घर घरमा बसेका नागरिक समुदायहरूको बुझाइमा आउनुपर्ने स्पष्टताको कुरा तपाईँले जोड्नुभयो अझ उनीहरूले सुल्झाउनका लागि कार्यगत रूपमै कामकै हिसाबले केही गर्न सक्ने सम्भावना छ कि छैन के देख्नुहुन्छ नागरिक समाजलाई चाहिँ कस्तो भएको छ भने हामी देख्दछौँ कि नागरिक समाजको पनि भूमिका असाध्यै ठूलो छ कि जनताका कुराहरूलाई एउटा संस्थागत हिसाबले मुखतरित गरिदिने भनेको नागरिक समाज नै हो र नागरिक समाजको बारेमा कुरा गर्दाखेरि हामीले के पाउँछौँ भने कि हाम्रो देशको नागरिक समाज यदा कदा मात्र चाहिँ प्रभावकारी हुने गरेको छ कि नागरिक समाज राजनैतिक चाहिँ दलहरूसँग आबद्ध भइदिएको कारणले गर्दा र या यो नागरिक समाजले आफूलाई चाहिँ एउटा नागरिक समुदायको प्रतिनिधित्व भन्दाखेरि पनि आफ आफ्नो चाहिँ भित्री स्वार्थहरूमा मात्र हिँडिदिने स्थिति भयो भने कि संविधान निर्माणको कामलाई स्वतन्त्र रूपमा सहयोग गर्न गाह्रो हुन्छ र त्यो भूमिका अलिकति कमजोर भएको हो कि भन्ने चाहिँ देखिँदैछ राजनैतिक मोलाइजामा नलागि प्रजातान्त्रिक संरचनाका लागि यदि नागरिक समाजले लागिदियो भने संविधान निर्माणको कार्य अझ सहज हुन्छ अब नागरिक समाजभित्र त हामी घर घरमा बसेका साधारण नागरिक मात्रै नभइकन बुद्धिजीवी वर्गहरू वकिल लगायत विभिन्न विश्लेषकहरू प्रोफेसरहरू यी सम्पूर्ण मान्छेहरू त्यसभित्र पर्छन् उनीहरूले संविधान सभामा संविधान निर्माण प्रक्रियामा सामेल भइरहेका सभासदहरूसँग अन्तर्क्रिया गर्ने खालको माहौलको व्यवस्था कतिको गरिएको छ त्यो देख्नुहुन्छ अहिले चाहिँ के छ भने कि संविधान सभाभित्र तीनवटा प्रक्रियागत समितिहरू छन् र एउटा समितिले चाहिँ संविधान सभाका सदस्यहरूको चाहिँ क्षमता अभिवृद्धि गर्दछ कि उनीहरूलाई जनतामा जानेदेखि लिएर संविधान निर्माण सम्बन्धी विभिन्न काम कार्यवाहीमा उनीहरूले कसरी काम गर्नुपर्ने हो भन्ने सम्बन्धमा भने अर्कोले चाहिँ के गर्छ भने उनीहरूले जनतामा जाने जनमतहरू संकलन गर्ने जनतासँग चाहिँ अन्तर्क्रिया गर्ने परामर्श गर्ने र उनीहरूको कुरोलाई पुनः चाहिँ संविधान सभामा फिर्ता पठाउने एउटा त्यो सेतुको काम चाहिँ गर्दछ त्यस्तै अब प्रशासनिक चाहिँ सहयोग गर्ने पनि संरचना त्यहाँ छ हुन्छ त यी सबै संरचनाहरूले जनता र संविधान सभालाई जोडिदिने हो र त्यो प्रक्रियाहरू भएको छ अहिले के छ भने अब नागरिक समाजलाई निरन्तर रूपमा एउटा बोध हुने गरी संविधान सभाभित्रै कुनै ठाउँ भने बनाइएको छैन तर त्यो ठाउँ नबनाए पनि एउटा के छ भने कि संविधान सभाको काम कारवाहीमा नागरिक समाजको सहयोग नभइकन यतिको जनताको परिचालन हुन सक्ने थिएन त त्यो रूपमा त केही न केही यहाँ भएकै मान्नुपर्छ अघि तपाईँले भन्नुभएको थियो संविधानमा चाहिँ जुन समितिहरू भए उनीहरूले प्रतिवेदन बुझाइसकेपछि अब समितिका काम लगभग सकियो औपचारिक रूपमा त सकियो भनेर भन्नुभयो अब ती सबै समितिले बुझाएको प्रतिवेदनहरू त संवैधानिक समितिमा पुग्यो यो संवैधानिक समिति व्यवस्थाले के भन्छ संवैधानिक समितिले गर्नुपर्ने काम र यसको प्रक्रियाहरू के के हुन् अहिलेको स्थिति कस्तो छ भने कि विषयगत समितिहरूले पठाएको प्रतिवेदनहरू मध्ये केही चाहिँ संविधान सभामा छलफल भइरहेको छ केही चाहिँ संविधान सभाले अर्को एउटा चाहिँ समिति बनाएर त्यो समितिलाई कि अध्ययन गर्नलाई दिएको छ तर अन्तत ती सबै जाने चाहिँ संवैधानिक समितिमै हो संवैधानिक समितिको बारेमा यसले कसरी काम गर्दछ भनेर अहिले संविधान सभाको नियमावलीमा विस्तृत व्यवस्था गरिएको छ यो वास्तवमा सबैभन्दा ठूलो समिति पनि हो यसमा एकसठीजना सदस्यहरू छन् र सबै विषयगत समितिका जुन चाहिँ प्रतिवेदनहरू छन् त्यसकोलाई अध्ययन गरेर त्यसको अवधारणा पत्र र उनीहरूले बनाएको प्रारम्भिक मस्यौदाहरू संविधान सम्बन्धी तीलाई अध्ययन गरेर संवैधानिक समितिले एउटा एकीकृत मसौदाको मसौदा गर्दछ एकीकृत मसौदाको निर्माण गर्दछ अहिले त एघारवटा टुक्रा टाक्री मसौदाहरू छन् जसलाई एकीकृत गरिन्छ नमिलेको ठाउँमा मिलाउने मिलेको ठाउँमा पनि त्यसलाई अझ स्पष्ट बनाउने त्यसलाई एउटा संविधानकै ढाँचामा लेख्ने पूर्ण रूपमा त्यो काम चाहिँ संविधान सभाको संवैधानिक समितिले गर्दछ र त्यसका साथसाथै कि संविधान सभाभित्रबाट छलफलबाट आएका जुन सुझाव र निर्देशनहरू छन् ती निर्देशनहरूलाई पनि यसले चाहिँ अभिव्यक्ति दिन्छ कि त्यसलाई कुन रूपमा चाहिँ संविधानको एकीकृत मस्यौदामा प्रष्ट गर्ने भनेर त्यो जिम्मेवारी पनि संवैधानिक समिति नै हो त एकपटक एकीकृत मस्यौदा तयार भइसकेपछि एकीकृत मस्यौदा चाहिँ गोप्य रूपमा मस्यौदा गरिएको हुन्छ र त्यो तयार भइसकेपछि त्यसलाई विधेयकको रूपमा प्रस्तुत गर्न भनेर अनि संविधान सभामा पठाइन्छ त्यो विधेयकको रूपमा प्रस्तुत गर्नुभन्दा अगाडि फेरि त्यसका बारेमा संविधान सभामा चाहिँ सैद्धान्तिक सहमति गर्नुपर्छ र त्यो सहमति भइसकेपछि अनि तपाईँ संवैधानिक समितिले बनाएको जुन मसुदा हुन्छ त्यो चाहिँ जनस्तरमा लगिन्छ राजपत्रमा प्रकाशित हुन्छ र अब त्यो चाहिँ जनताको विचार जनताको सुझाव संकलन गर्न जनतासँग परामर्श गर्न त्यसलाई जनस्तरमा सम्पूर्ण मुलुकमा गाउँ गाउँमा लग्ने त्यो व्यवस्था गरिएको छ भनेपछि अहिले संवैधानिक समितिले एघार जुन टुक्रा टाक्रा छन् यसलाई एकत्रित गरेर एउटा संविधान कस्तो हुन्छ त्यो खाकामा प्रस्तुत गर्छ संविधान सभामा छलफल हुन्छ छलफल भएपछि फेरि संवैधानिक समितिले त्यो छलफलबाट आएका बुँदाहरूलाई मिलाएर मस्यौदा जारी गर्छ हो कि सैद्धान्तिक सहमति जब भइसक्छ संवैधानिक समितिले बनाएको मस्यौदामा संविधान सभाभित्र सैद्धान्तिक सहमति भइसकेपछि त्यसलाई राजपत्रमा प्रकाशित गरिन्छ राजपत्रमा प्रकाशित गरेपछि त्यसलाई मैले अघि भने कि मुलुकभरि त्यसलाई चाहिँ वितरण गरिन्छ र त्यो प्रक्रियामा जति नयाँ सल्लाह तथा सुझाव आउँछन् त्यसको आधारमा फेरि त्यो फर्किएर आएपछि संवैधानिक समितिले नै ती परामर्शहरू सुझावहरूको आधारमा अनि त्यो संविधानको दोस्रो एकीकृत मसौदा निर्माण गरिन्छ पहिलोमा आएका सुझाव र परामर्शहरूलाई आत्मसात गरेर अनि दोस्रो बन्दछ त्यो दोस्रो बनिसकेपछि अनि त्यसलाई फेरि संविधान सभामा संविधान विधेयकको रूपमा प्रस्तुत गरिन्छ भनेपछि जनतामा जानुभन्दा अगाडि जारी भएको संविधान भनेको मस्यौदा मात्रै हो जनताको सुझाव आइसकेपछि त्यसलाई परिमार्जन गर्ने अर्को प्रक्रिया छ त्यो दोस्रो परिमार्जन गर्ने प्रक्रिया चाहिँ के हो त्यसमा संविधान सभाको भूमिका के हुन्छ संविधान सभाको भूमिका के हुन्छ भने कि मुलुक भरिबाट जे जति सल्लाह सुझाव परामर्श आउँदछन् त्यो पुग्ने त पहिले त संविधान सभामै हो होइन र त्यसलाई चाहिँ छलफल गरेर संवैधानिक समितिमा पठाउने काम पनि संविधान सभाले नै गर्दछ होइन त संविधान संवैधानिक समितिले अनि दोस्रो पटक जुन चाहिँ एउटा एकीकृत मस्यौदा सुधार गरेर पठाएको हुन्छ अनि त्यो मस्यौदा फेरि संविधान सभामा आउँछ र बाँकी संविधान निर्माण गर्ने जुन प्रक्रिया हुन्छन् अब त्यो प्रक्रिया संविधान सभा आफैले गर्दछ त्यो पूर्ण बैठकले गर्दछ त्यसमा संवैधानिक समितिको अब पहिले जस्तो भूमिका हुँदैन पारित कसरी हुन्छ विभिन्न धारा उपधाराहरू संविधान सभाभित्र त्यसको व्यवस्थाहरू के के छन् अब दोस्रो पटकको परिमार्जित मस्यौदालाई संविधान विधेयकको रूपमा संविधान सभामा प्रस्तुत गरिसकेपछि अनि त्यसको प्रस्तावना संविधानको प्रस्तावना हुन्छ हरेक कानूनको प्रस्तावना हुन्छ त्यो प्रस्तावना र अनि जति धाराहरू छन् ती सबै धाराहरूको बारेमा चाहिँ त्यसमा चाहिँ धारावाहिक रूपमा चाहिँ छलफल गर्नुपर्छ हरेक धारामा छलफल गरेर अनि त्यसलाई टुङ्ग्याउँदै जानुपर्छ प्रस्तावनाबाट सुरु होला संविधान सभाका अध्यक्षको निर्णय अनुसार यसलाई चाहिँ यो प्रक्रियाहरू तय गरिन्छन् त त्यो हरेक धारामा छलफल गर्दै त्यसलाई टुङ्ग्याउँदै जान्छ छलफल गर्ने अनि छलफल गरिसकेपछि अनि मतदानका लागि लग्ने अनि मतदानमा लगेपछि त्यसमा चाहिँ कम्तीमा दुई तिहाई मतबाट कि संविधान सभाका सम्पूर्ण सदस्यको दुई तिहाई मतबाट त्यो यदि सम्बन्धित धारा यदि पारित भयो भने अनि त्यो धारा पारित भएको मानिन्छ पारित भइसकेपछि त्यो संविधानको एउटा अङ्गका रूपमा त्यो चाहिँ त्यहाँनिर त्यसको ठाउँ सुरक्षित हुन्छ त्यसपछि अर्को धारामा अनि अर्को धारामा क्रमशः जाँदै गर्दा अनि यो प्रक्रियामा कहिले कस्तो हुन्छ भने कि अब जस्तै भोटिङमा गयो होइन मतदानमा गयो मतदानमा जाँदाखेरि अब त्यो पारित हुन सकेन दुई तिहाई मत जुन चाहिँ चाहिन्छ त्यो नपुगेपछि त्यो विवादास्पद धारालाई सम्पूर्ण चाहिँ यो संविधान सभाका संसदीय दलका जुन नेताहरू को चाहिँ एउटा राजनैतिक संयन्त्र छ त्यो संयन्त्रमा त्यसलाई पठाइन्छ उनीहरूले छलफल गर्दछन् र छलफल गरेर त्यहाँ भएका विवादहरूलाई त्यो स्तरमा चाहिँ त्यो लेभलमा त्यसलाई चाहिँ समाधान गरिन्छ अनि समाधान गरिसकेपछि फेरि त्यो धारा संविधान सभामा त्यसलाई मतदानका लागि राखिन्छ अनि दोस्रो पटक पास भएपछि पास भयो होइन पारित भयो भने पारित भयो दोस्रो पटक पनि पारित भएन भने चाहिँ अनि त्यसलाई फेरि ड्रप गर्नु पर्यो त्यसलाई हटाउनु पर्यो अब नयाँ धारा फेरि चाहिँ लेख्ने काम हुन्छ त्यो चाहिँ अलिक गाह्रो काम हो हामी सामान्यतया के मान्दा मानिन्छ भने कि एक पटक छलफल भइसकेपछि राजनैतिक स्तरमा जब दोस्रो पटक चाहिँ कुनै प्रस्ताव लगिन्छ त्यो धारालाई जब मतदानका लागि त्यसपछि भने त्यो पारित हुन्छ होइन त दोस्रो पल्ट पारित गर्दाखेरि सम्पूर्ण सदस्य संख्याको दुई तिहाई होइन कि उपस्थित सदस्य संख्याको दुई तिहाईले पारित गरे पुग्छ अनि के आशा गरिन्छ भने यो नियमबाट हरेक धारा पारित हुनेछ तर आशा गरे अनुरूप हुँदैन कि भन्ने डर पनि यता कता उठ्न सक्छ जस्तै अहिले एउटा सरकार निर्माणको सवालमा त साधारण बहुमतमा चाहिँ विभिन्न तरिकाको विवादहरू र साधारण बहुमतसँग नजुटेको अवस्थाबाट हामी गुज्रिरहेका छौँ यो अवस्थामा भोलि संविधानका धारामा चाहिँ दुई तिहाई बहुमत चाहिँ राजनीतिक दलहरूले जुटाउन सकेनन् भने हरेक विषयमा चाहिँ दुई तिहाई बहुमत नजुट्ने अवस्था अथवा धेरै विषयमा दुई तिहाई बहुमत नजुट्ने अवस्था आयो भने के हुन्छ हो त्यो चुनौती त हुन्छ कि संविधान निर्माणको कार्यमा यदि मतदान चाहिँ यसको सकारात्मक रूपमा हुन सकेन कुनै धाराका सम्बन्धमा भनेदेखि त्यो त्यसले चुनौती उपस्थित गर्दछ त्यसै हुनाले भनेको कि नागरिक समाज भयो आम जनता भयो उनीहरूले चाहिँ एउटा सकारात्मक कि प्रजातान्त्रिक निष्ठा र नियमलाई नै आधार बनाएर अनि चाहिँ संविधान बनोस् भन्ने कुरामा संविधान सभा लगायत चाहिँ राजनैतिक दलहरूलाई दबाव दिनुपर्ने हुन्छ

किनभने हरेक शाश्वत नियमहरूका आधारमा एकमत हुन सक्ने चान्स हुन्छ त्यस्तो अवस्था हुन्छ तर धेरै साँगुरो मानसिकता लिदियो भने दुई तिहाईको त पुग्न सक्दैन दुई तिहाईको मत त त्यस्तो स्थितिमा चुनौती हुन्छ त्यो चुनौतीलाई हटाउने भनेको चाहिँ उच्च स्तरीय राजनैतिक संयन्त्रको हो विभिन्न दलका चाहिँ ठूला नेतृत्व शक्तिशाली नेतृत्वहरूको उनीहरूले प्रजातान्त्रिक मान्यतालाई अगाडि राखेर अनि यदि समाधानका उपाय खोज्यो भने त्यो उपाय चाहिँ सम्भव छ भन्ने सबैको मान्यता त्यो सबैको सोचाइ त्यो तपाईँले भन्नुभयो दुई बहुमत जुटाउनको लागि राजनीतिक दल त्यसपछि आएर नागरिक समुदाय यो दुइटैले सँगै सहकार्य गर्नुपर्छ यतातिरबाट दबाव र उतातिर चाहिँ सहकारीको वातावरण सँगै चल्नुपर्छ भनेर त्यो सहकारीको वातावरणमा निजी क्षेत्रका विज्ञहरूको विषयहरू पनि उठलान् अनि विभिन्न हिसाबले चाहिँ नागरिक समुदायमा भूमिका खेलिरहेका अधिवक्तादेखि लिएर गएर चाहिँ सबै मान्छेहरूको उनीहरूको भूमिका र उनीहरूले अहिलेसम्म गरिरहेका कामबाट हामी त्यही बाटोमा हिँडिरहेछौँ त्यही सहमति दुई त्याई बहुमत पुर्याउन सक्ने वातावरण तयार गर्ने काममै छौँ त हामी अहिले के भन्न सकिन्छ भने कि निजी क्षेत्रका विज्ञहरू चाहे त्यो संविधानसँग सम्बन्धित हुन् या सार्वजनिक नीति विश्लेषणसँग सम्बन्धित हुन् उनीहरू कुनै न कुनै रूपमा संविधान सभामा चाहिँ संलग्न छन् उनीहरूको सोचाइहरू उनीहरूको विद्वताका कुराहरू या उनीहरूले दिएको जुन चाहिँ सुझाव र सल्लाहहरू छन् त्यो संविधान सभामा पुगेको छ तर अब सहकार्य भनेर जसो संविधान सभामा अब यस्तो निजी क्षेत्रका विज्ञहरूको लागि एउटा कमिसनकै आयोगकै व्यवस्था गर्ने चलन पनि छ जुन हाम्रो देशमा गरिएन र त्यस्तो यदि आयोग भइदिएको भए विज्ञ र जनप्रतिनिधिहरूका बीच चाहिँ यो विचारहरूको आदान प्रदान अझ प्रत्यक्ष रूपमा र बलियो रूपमा हुन सक्थ्यो होला तर त्यति नभए पनि विभिन्न विषयगत समितिले आवश्यकता अनुसार विज्ञहरूलाई आमन्त्रण गरेको पनि देखिन्छ उनीहरूको राय लिएको पनि देखिन्छ त्यस्तै अब विभिन्न विषयहरूमा विज्ञहरूले पनि आफ्ना भनाइहरू लिखित रूपमा दिएको पनि प्रमाणहरू छन् त्यस्तै नागरिक समाजद्वारा आयोजित जुन कार्यक्रमहरू हुन्छ त्यस्तो कार्यक्रमहरूमा सभासदहरू संविधान सभाका सदस्य तथा विज्ञहरूको चाहिँ अन्तर्क्रिया पनि भएको छ र यसबाट संविधान सभाले प्रशस्त फाइदा लिएको देखिन्छ तर अब कमिसन चाहिँ एउटा आयोगको व्यवस्था चाहिँ त्यसमा हुन सकेन संविधान सभामा त्यसको व्यवस्था गर्ने अब समय पनि गइसक्यो अब चाहिँ जुन प्रक्रिया अनुसार भइरहेको छ त्यो प्रक्रियामै जाँदा राम्रो हुन्छ अब नागरिक समाज भनिरहँदाखेरि पनि हुने खाने बुद्धिजीवी जोसँग सभासदहरूसँग चाहिँ चिन्जान त्यस पछाडि उनको पहुँचका कुराहरू पनि जोडिएर आउलान् ठुलो नागरिक समुदाय जो काठमाडौँबाट काठमाडौँको संविधान सभा भवनबाट टाढा बसेका छन् धेरै टाढा बसेका छन् उनीहरूको जिम्मेवारी के हुन्छ होला यो सहमति होइन तपाईँले ठिक भन्नुभयो कि नागरिक समाज भनेर भन्दाखेरि हामी काठमाडौँकै छेउछाउ र यहीँ भएका चाहिँ विशेषज्ञहरू विज्ञहरू र यहीँका चाहिँ सामुदायिक संस्थाका प्रतिनिधिहरू भनेरै कुरा गरिरहेको छौँ त्यो आम रूपमा व्यापक रूपमा त्यो देशमा पुग्न सकेको छैन तर अब सल्लाह र परामर्श लिने अवस्थामा त सम्पूर्ण रूपमा पुग्ला देशभरि तर अब अहिलेको स्थितिमा चाहिँ भन्दाखेरि के भन्नु गर्नुपर्छ भने कि जब एउटा संविधानको एकीकृत मस्यौदा तयार भइसक्छ त्यस बेला चाहिँ नागरिक समाजलाई अझ बलियो गरी सम्पूर्ण मुलुकमा यो संविधानलाई जनतामा पुर्याउन र जनताका विचारहरूलाई संविधान सभासम्म ल्याउनका लागि प्रयोग गर्नुपर्छ त्यो एकदमै जरुरी छ तपाईँले भने जस्तो सहमति छलफल विचार विमर्शसँगै दुई त्याई बहुमत जुटेपछि नयाँ संविधान जारी हुने होला यसको प्रक्रिया चाहिँ के छ यसको प्रक्रिया के हो भने दोस्रो पटक जब एकीकृत संविधानको मस्यौदा तयार हुन्छ र संविधान सभाको पूर्ण सभामा मतदानको प्रक्रियामा एउटा सम्पूर्ण संविधान स्वीकार भइसक्छ अनि त्यसपछि संविधान सभाबाट पारित भएको त्यस्तो संविधानको विधेयकको अन्तमा संविधान सभाका प्रत्येक सदस्यले हस्ताक्षर गर्ने एउटा नियम उल्लेख गरिएको छ यसलाई संविधान सभाका अध्यक्षद्वारा प्रमाणीकरण गरिन्छ प्रमाणीकरण भनेको के भने यो संविधान यो एकीकृत मस्यौदा यो विधेयक चाहिँ यही संविधान सभाले अक्षरस रूपमा चाहिँ छलफल गरेर अन्तिम स्वरूप दिएको हो भनेर म प्रमाणित गर्दछु भनेर उहाँले जब सही गरिसकेपछि अनि त्यसलाई संविधान प्रारम्भ हुने जुन मिति तोकिन्छ त्यो तोकिएको दिनमा एउटा राष्ट्रिय समारोह मार्फत नेपालका राष्ट्रपतिले त्यसलाई सार्वजनिक गर्दछन् अर्थात जुन चाहिँ मुख्य पाण्डुलिपि छ त्यसमा चाहिँ सम्पूर्ण सदस्यहरूको हस्ताक्षर अनि त्यसकोमा चाहिँ संविधान सभाका अध्यक्षको प्रमाणीकरण र त्यो प्रमाणीकरण गरिएको प्रतिलाई सबै आम जनतामा देखाएर राष्ट्रपतिले एउटा चाहिँ सार्वजनिक समारोहबाट जनताका नाममा समर्पित गर्नुहुन्छ र त्यो दिनदेखि त्यो संविधान लागू भएको मानिन्छ त्यो संविधान चाहिँ जनताका नाममा घोषणा गर्ने दिन कहिले आउँछ होला त हामी कार्यतालिकाको हिसाबले कहाँ छौँ कार्यतालिकाको हिसाबले चाहिँ अलि स्थिति गाह्रै छ कि हामी संविधान सभाको जुन चाहिँ कार्यतालिका छ त्यो वास्तवमा यो विभिन्न राजनैतिक कारणहरूले गर्दा धेरै पटक संशोधन भयो अहिलेको संशोधन जुन वर्तमान संशोधन छ एघारौं संशोधन त्यसबाट चाहिँ आउँदो कार्तिक मसान्तसम्ममा संविधानको पहिलो मस्यौदा चाहिँ सम्पादन भइसक्ने भन्ने त्यसमा उल्लेख गरिएको छ त यदि कार्तिक मसान्तभित्रमा त्यो भयो भने कि मंगिर एक गतेदेखि लगातार रूपमा त्यो जनतामा जाने क्रम शुरू हुन्छ त त्यो हामी एउटा चाहिँ कार्यतालिका अनुसार त्यो कुरो स्पष्ट रूपमा भन्न सकिन्छ त्यसपछिका कार्यक्रमहरू के हुन्छन् भन्ने कुरो चाहिँ जुन संविधान सभामा कार्यव्यवस्था समिति छ त्यो कार्यव्यवस्था समितिले अब जुन एकीकृत संविधानको मस्यौदा चाहिँ सैद्धान्तिक रूपमा जुन स्वीकार गरिएको छ त्यो त्यसलाई जनतामा लैजानका लागि अब कति महिना जनतामा लैजाने कुन प्रक्रियाबाट लैजाने यसका चाहिँ प्रारम्भिक चरणहरू के हुनेछन् अन्तिम चरण के हुनेछ भन्ने कुरोको जिम्मेवारी यो सबै जिम्मेवारी चाहिँ संविधान सभाभित्रको एउटा जनमत संकलन सम्बन्धी समिति छ त्यसलाई दिएको छ त त्यो समितिले त्यसपछि यो जुन प्रारम्भिक मस्यौदा आइसकेपछि एकीकृत मस्यौदा आइसकेपछि त्यसको बारेमा निर्णय गर्छ र निर्णय गर्ने काम फेरि त कार्यव्यवस्था समिति मार्फत नै गर्नुपर्छ अनि त्यो जन्म संकलन सम्बन्धी समितिले त्यसलाई जनतामा लैजान्छ त्यसका लागि भनौँ न करिब करिब यदि कार्तिकमा आइसक्ने हो भने कम्तीमा पनि तीन महिनादेखि चार महिनासम्म योलाई जनतामा पठाउन सकिन्छ त त्यसको सम्भावना छ एघारौं संशोधन भइसकेको अवस्था र अहिलेको कार्यतालिकाका हिसाबले हामीले जुन तिथिमिति तोकेर एक वर्ष अर्को थप्यौँ दुई हजार अडसट्ठी जेठ चौध गतेलाई चाहिँ अब संविधान जारी हुने मिति भनेर जुन तोकिएको छ त्यो पर्याप्त छ तपाईँ विश्लेषकका हिसाबले के देख्नुहुन्छ अब मलाई त के लाग्छ भने कि अब राजनैतिक विषयवस्तुहरूले धेरै त्यसलाई छेकेन भने अहिले जति समय छ त्यो काफी छ त्यसमा धेरै कुरा गर्न सकिन्छ तर अब अहिले जुन भइरहेको छ सरकार निर्माण सम्बन्धी कुराहरू छन् होइन यसको जुन वाद विवादका कुराहरू छन् तिनीहरूलाई तर्फ जानु पर्यो तर्फ जानु पर्यो त्यस्तो भयो भने निश्चित रूपमा त्यो समय पर्याप्त हुन्छ संविधान सभाभित्र उठ्ने विषय र तिनका समाधानका विषयमा हामी छलफल गर्दैथ्यौँ हामी कुराकानी गर्दैथ्यौँ संविधान सभाका जानकार डाक्टर विपिन अधिकारीसँग विपिन अधिकारीजीलाई धेरै धन्यवाद छ कुराकानीको यो प्रस्तुतिमा हुनुहुन्थ्यो सहकर्मी राजन पराजुली उहाँलाई पनि धन्यवाद हामी आज तपाईँको प्रश्न र विचार लिन सकेनौँ यसका लागि हामी क्षमा माग्छौँ हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौं नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियो स्टेशनसँग सहकार्य गरी एन्टेना फाउन्डेसन नेपालले उत्पादन गर्छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीयबाट प्रत्यक्ष सुन्न सकिन्छ आउँदो शुक्रबार बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीसँगै म कल्पना भट्टराई पनि विदा हुन्छु नमस्कार